कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज सुमधुर आवाजसँगै आजको एक सय उनासी अजर अमर गीतको यो श्रृङ्खलामा यहाँहरूलाई हार्दिक आमन्त्रण छ प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सामीको आज नेपाली सङ्गीत जगतका वा नेपाली चलचित्र पार्श्व गायनका वा नेपाली शास्त्रीय सङ्गीत जगतका एक विशिष्ट गायिका बाणी पुत्री मिरा राणाको जन्मोत्सव भोक लाग्यो भने भात खाउला तिर्खामा लागे मै खाउला थकाइ लागे बसौला ए जाडोमा लागे मड्खाउला भैसमा लागे कन्सीको पाखुरी समय लैजाउला तिमी माया तिमीलाई जो मलाई बिहे गर्छु आउने सालैमा माया तिमीलाई जो मलाई बिहे गर्छु आउने सालैमा बनाए आशा का हर हरु गायिका मीरा राणा विक्रम सम्बत दुई हजार आठ साल विजयादशमीका दिन काठमाडौँको कमल पोखरीमा पिता प्रसाद मिश्र र माता बेबी मैसाबको सङ्गीत घरानामा जन्म भएको थियो मीरा राणा नेपाली सङ्गीत आकाशमा विविध स्वर र प्रतिभा भएकी गायिका हुन् मीरा राणाले गायिका बन्न धेरै सङ्घर्ष गर्नु पर्यो प्रारम्भमा नेपाली रङ्गमञ्चदेखि रेडियो नेपालसम्म उनले आफ्नै प्रयासले प्रवेश पाएकी हुन् पछि नेपाली सांस्कृतिक कार्यक्रम र रेडियो नेपालका प्रसारणमा समेत उनी बिस्तारै लोकप्रिय हुँदै गइन् गायिकाहरूमा मीरा राणाको नाम पनि महत्त्वपूर्ण छ जसरी इतिहासमा मीराको महत्त्व भए जस्तै विक्रम सम्बत दुई हजार सत्ताइस सालमा मिरानाले चुलबुले नाइट सांस्कृतिक कार्यक्रममा प्रथम भई सुवर्ण पदक र पुरस्कार प्राप्त गरेकी थिइन् विक्रम सम्बत दुई हजार अठाइस सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत सम्मेलनमा मिरा राणाले गायनमा प्रथम भई सुवर्ण पदक र पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन् दुई हजार उनातिस सालमा मिरा राणाले तिनवटा विभिन्न कार्यक्रममा प्रथम स्थान प्राप्त गरी पदक र पुरस्कार पाएकी थिइन् राष्ट्रिय गीत सम्मेलन जापान नाइट्स र चौध अञ्चल सांस्कृतिक परिवारबाट पनि मिराना पुरस्कृत भएकी थिइन् अझ एउटा स्मरणीय कुरा के हुन आउँछ भने नेपाली चलचित्र जगतमा कम उमेरमै नायिकाको निम्ति पार्श्व गायनमा साथ दिने गायिका थिइन् मिरा राणा भिवल साराको सङ्गीतमा चलचित्र परिवर्तनमा स्वर सम्राट नारायण गोपालसँग बहिनीको दया छ भनी रोधी घर दाई नाच्यो नभन गीतमा र त्यही चलचित्रका निम्ति क्याब्रे गीत गाएर नेपाली चलचित्रको पार्श्व गायनको इतिहासमा मीरा राणाले आफ्नै इतिहास बनाएकी छिन् हाम्रो समाजमा र नेपाली जनस्थानमा अत्यन्त महत्त्वका साथ मेरा राणालाई स्वर सारथीका रूपमा नेपाली सङ्गीतका एक सशक्त बाणी पुत्रीका रूपमा सम्मानका साथ सम्झना गरिन्छ आज अजर अमर गीतहरूमा मिरा राणा विशेष पहिलो गीत मिरा राणाकै चयनमा यो एकल गीतबाट गायिका मिरा राणालाई जन्मदिनको शुभकामना देश देशावरबाट प्राप्त भएका छन् रिता रिजाल भवानी प्रसाई सिलवाल सुशीला उत्तम पुरुष खड्ग श्रेष्ठ दि ढुङ्गाना उत्तम श्रेष्ठ कविदास निल मूलधारे जेठा शिव चौलागाई अनन्त कटवाल एसएन दाहाल अमरदीप श्रेष्ठ सबिन कुवर अनिता रेग्मी प्रभास पराजुली जोगमेर माझी देवेन्द्र मानसिंह रमेश अर्याल करण मानन्धर मनिका मुनकर्मी राधेश्याम धिताल अन्जु स्मारिका दिनेश रावत सन्तोष सेजुवाल ईश्वर देवकोटा मुरारी सिगदेल राजेन्द्र सापकोटा शान्तमान उदास लगायत धेरै शुभेच्छुकहरूको शुभकामना प्राप्त भएको छ घनश्याम पौडेल लेख्नुहुन्छ आजको कार्यक्रम सुन्न पाइनँ तथापि प्रिय गायिका मीरा राणालाई जन्मदिनको शुभकामना त्यसै गरी गोपाल खरेल ट्विटरमा मेन्सन गर्नुहुन्छ नेपालबाट हिजो मात्र जापानमा आएका दाई पनि सँगै बसी अजरमर गीत कार्यक्रम सुन्दैछौँ राणा दिदीलाई जन्मदिनको शुभकामना नेपाली सङ्गीतको एउटा इतिहासमा मिरा राणाको महत्त्वपूर्ण योगदान छ त्यो चाहे नातिकाजीको सङ्गीतमा होस् वा शिवशङ्कर गोपाल योन्जन होस् वा शान्ति ठटाल सेके रसाइली होस् वा अरुण थापा फतेमान राजभण्डारी होस् वा दिव्य खालिङ सबैको सङ्गीतमा मेराणाले आफ्नो स्वर दान गरेकी छिन् अरुणा लामासँग युगल गीत गाएकी छिन् भने त्यसै गरिकन कैयन कलाकारसँग नारायण गोपाल गोपाल योन्जन दिप श्रेष्ठ लगायत थुप्रै कलाकारसँग पनि मिराणाले राणाले सङ्गीतमा युगल गीतमा साथ दिएकी छन् नेपाली सङ्गीतको एउटा महत्त्वपूर्ण इतिहासमा मिरा राणाले चर्चित गायिका कुन्ती सुन्दास र सङ्गीतकार शिलाबहादुर मोक्तानको विवाह गर्न पनि महत्त्वपूर्ण भूमिका मेरा राणाले अभिभावकको रूपमा निभाएकी छिन् मेरा राणाका पति उदय जङ्ग राणा जो स्वयं पनि सङ्गीतका पारखी हुनुहुन्छ र उहाँको पनि यही हप्ता जन्मदिन परेको छ उहाँलाई पनि जन्मदिनको शुभकामना मेरा राणाले भाइका लागि दिदीका गीत गाइन् फर्केर आऊ हे मेरा भाइ दिदीलाई सम्झेर जस्तो गीत मेरा राणाले सेनाका लागि आमाका गीत गाइन् छोराका लागि ममतामयी माताको गीत गाइन् के भजन के राष्ट्रिय गीत के लोकगीत गोपालुञ्जन भन्ने गर्थे बैमानिको साथ येश्टो पैला पैला मल्चु हर्ज पैला पैला मल्चु हर्ज जवानीको जातै यस्तो पहिले पहिले माया गर्छु भन्थ्यो पछि उसले मलाई मार्छु भन्थ्यो गोपाल युजनको शब्द र सङ्गीतमा स्वर सारथी मिरा राणाको स्वर हाम्रो ट्विटरमा वीरेन्द्र कणेल र अन्जु स्मारिकाले मेन्सन गर्नुभएको छ मिरा राणालाई जन्मदिनको शुभकामना साथै सम्पूर्ण उज्यालो कर्मी लगायत श्रोताहरूलाई बडा दशैंको शुभकामना धना पौडेलले पनि अमेरिकाको डेनबरबाट उनकी प्रिय गायिका मीरा राणालाई जन्मदिनको शुभकामना व्यक्त गरेकी छिन् भने त्यसै गरी गायक दिवाकर खड्गाले पनि आनन्दै आनन्द सिडी विमोचनको कार्यक्रमका प्रमुख अतिथि मीरा राणालाई जन्मदिनको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् मीरा राणाले नेपाली सङ्गीत आकाशमा एक गायिकाको रूपमा जुन परिचय बनाइन् दुई हजार बाहन्न सालपछि स्वतन्त्र रूपमा एक सङ्गीतकारका रूपमा पनि अलग्गै परिचय बनाइन् चर्चित चलचित्रकर्मी चेतन कार्कीको भाषामा वा शिक्षिका गङ्गा कार्कीको परिभाषामा मेरा राणा अरू भन्दा फरक स्वर र परिचय भएकी गायिका हुन् यो कुरा भन्दा गर्व लाग्छ मेरा राणाले जस्तो सुकै गीत पनि सहजै गाउन सक्छिन् यो इतिहाससँग जोडेका छन् संस्कृतिकर्मी चेतन कार्कीले त्यसै गरी मेरा राणालाई शुभकामनाका क्रममा फेसबुकमा हाम्रा मित्र अन्जान विश्वास मोह त्यसै गरी अमरदीप श्रेष्ठ मनोज विश्वकर्मा लेख्नुहुन्छ नमस्कार दाजु तपाईँलाई सुन्न अभ्यस्त भइसकेको छु गायिका मिरा राणा दिदीलाई जन्मदिनको लाखौँ लाख शुभकामना सुखु सुतिहार लेख्नुहुन्छ सुप्रसिद्ध गायिका मिरा राणाको स्वर बिना नेपाली सङ्गीत अधुरो छ र उहाँलाई शुभकामना व्यक्त गर्न चाहन्छु भनेर लेख्नुभएको छ भने स्याङ्जाबाट मुक्ति भण्डारीले पनि कार्यक्रम मार्फत मिरा राणालाई शुभकामना व्यक्त गर्नुभएको छ उज्यालो नेटवर्कका हाम्रा सहकर्मी सरिदै मन्टेश्वरी राज भण्डारीले पनि ह्याप्पी बर्थडे टु मिरा दिदी भनेर उल्लेख गर्नुभएको छ मिरा राणाको स्वरको एउटा महत्त्वपूर्ण पक्षलाई बुझ्ने सङ्गीतकार गोपालञ्जन थिए भने मिरा राणा स्वयंले पनि कैयौँ गीतकारलाई आफ्नो स्वरबाट परिचय दिएका छन् वा नेपालका अहिले चलेका कैयौँ गीतकार त्यो चाहे दिनेश अधिकारी श्री पुरुष ढकाल राजेन्द्र थापा ती सबै गीतकारलाई पहिलोपटक मिरा राणाको स्वरले नै विद्युतीय तरङ्गमा प्रस्तुत गरेको थियो तर मिरा राणा स्वयं आफै यति विघ्न परिचय र प्रशंसाका पछि कहिल्यै पनि दौडिन शिवशङ्करको सङ्गीतमा गीतकार विश्वम्बर प्याकुरेलको शब्दमा सुस्केरामा संगीतकार होतराज शर्माकी सुपुत्री शर्मिला शर्मा अमेरिकाबाट लेख्नुहुन्छ happy birthday to my favourite singer Mira Rana have a wonderful life ahead for her actually I would like to listen तिमी देव या नदेऊ तिम्रो माया उहाँले नारायण गोपालसँगको युगल गीतलाई चयन गर्नुभएको छ तर आजको कार्यक्रममा मेरा राणाको एकल गीत मात्र हामीले चयन गरेका छौँ विराटनगरबाट गायिका रश्मि अमात्य जन्मदिनको शुभकामना उहाँलाई भन्दै उहाँ स्वयं पनि एक गायिका भएको हुनाले मेरा राणाको मेरा राणाको स्वरको सदा सबलताको कामना गर्नुहुन्छ अनन्त कटवाल लेख्नुहुन्छ नेपाली गीत सङ्गीत क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल शिखर श्रष्टा स्रष्टाहरूको आज जन्मदिन पर्नुहुने गायिका स्वरकी धनी मिरा राणा ज्ञानु राणा साथै गीतकार विश्ववल्लभलाई जन्मदिनको लाखौं लाख शुभकामना अनि आजै पूर्ण पुण्यतिथि पर्नुहुने राममणि रिसालज्यूलाई पनि हार्दिक भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यति धेरै खोजमूलक अनि जानकारीमूलक कार्यक्रमका प्रस्तोता प्रकाश सामीलाई मेरो सलाम छ आबुधाबीबाट अनन्त कटुवाल अनन्त कटवालजी एउटा रमाइलो कुरा र प्रसङ्ग भोलि गायिका ज्ञानु राणाको जन्मदिन र यसभन्दा पछि गीतकार रामन रिसालको पुण्यतिथि तर राममणि रिसालको एउटा पहिलो गीत न असार छ आँखामा यो बोलको गीत मिरा राणाले गाउनुभएको थियो यो गीत बजेपछि राममणि रिसालकी सुपुत्री जो अत्यन्त अशक्त थिइन् वा बिरामी थिइन् तिनले एउटै मात्र चाहना गरिन् जीवनमा एकपटक मिरा राणालाई हेर्न पाऊ यो कुरा भन्दै गर्दा राममणि रिसाल मिरा राणाका अगाडि आँखाभरि आँसु राखेर रुनुभएको थियो यी तिनै रामन रिसाल हुन् जसले नेपालको धेरै समय रेडियो नेपालमा कार्यक्रम प्रमुखका रूपमा र महाप्रबन्धकका रूपमा पनि आफ्नो जीवन निर्वाह गर्नुभयो भने उहाँले नेपालको कारागार सम्बन्धी व्यवस्थापन पनि लामो समय सम्हाल्नुभयो त्यसै गरी हाम्रा ट्विटरमा हाम्रा शुभेच्छुक लेख्नुहुन्छ निकै कम सुनिएका मीरा राणाको एकल गीतहरू सुन्न पाउँदा धेरै खुसी लागेको छ भनेर तोरी लाउरी नामबाट हामीलाई मेन्सन गर्नुभएको छ भने धना पौडेलले पनि विविध शैलीका गीत गाएकी गायिका मीरा राणाको हरेक गीत उत्तिकै राम्रा र स्वर्णीय छन् यद्यपि धना पौडेलजीले पहिल्यैदेखि नै मीरा राणाको स्वरलाई एक विशिष्ट प्रशंसा गर्दै आउनुभएको पाइन्छ मीरा राणाका बारेमा नारायण गोपालद्वारा सम्पादित बागिना पत्रिकामा शान्ति ठटालले नेपाली महिला स्वर नामक लेख लेख्ने क्रममा मीरा राणाको आवाजलाई उच्च कोटीको आवाज भनेर मूल्याङ्कन गर्नुभएको थियो मीरा राणापछि मात्रै उनले किरी भुटिया दावा ग्याल्मो उर्मिला कुमारी श्रेष्ठ जस्ता कलाकारको आवाजको तुलना गर्नुभएको थियो शान्ति ठटालको सङ्गीतमा जीएस लामाको शब्द मिरा राणाको स्वर उनलाई नली आउने बाटो यहाँ मलाई काम लागेन मिरा राणाले नारायण गोपाल अरुण थापा दिवाकर खड्गा त्यसै गरी गोपाल युन्जन थुप्रै कलाकारसँग युगल गीत गाएकी छिन् राजेश्वर उदय हामीलाई टिप्पणी गर्नुहुन्छ पाल्पाबाट अजर अमर गीतहरूको आज एक सय उनासी पृथक श्रृङ्खलामा माधुर्य स्वर जोशिलो गायिका मिरा दिदीलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना नेपालको पहिलो क्याब्रे गायिका फिल्म मनको बाँधमा किरण खरेलको शब्द शिवशङ्कर नातिकाजीको सङ्गीत र कोकिल कण्ठी गायिका मिरा दिदीको स्वरमा यो माथिको साँझमा मेरो मुटुको माझमा गीत उहाँले चयन गर्नुभएको छ त्यसै गरी मखमली चोलो चाहिँदैन पनि उहाँले आफ्नो प्रिय गीतमा राख्नुभएको छ भने सुरेश अधिकारीले श्रेष्ठा मिरा राणालाई जन्मदिनको शुभकामना इन्द्रा गुरुङले बडा दशैँको शुभकामना मिरा दिदीलाई जन्मदिनको शुभकामना भनेर उल्लेख गर्नुभएको छ नेपाली सुगम सङ्गीतकी एक उज्जवल नक्षत्र गायिका मिराणाज्यूलाई जन्मदिनको लाखौँ लाख शुभकामना मरूभूमिको देशबाट दिनेश रावत एसएन दाहाल लेख्नुहुन्छ गीत सङ्गीत क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल हुने गायिका मीरा राणालाई जन्मदिनको शुभकामना कथाकार अतित्व पाण्डे त्यसै गरी कुमारजङ कार्की कवि मुरारी सिगदेल अनिश नेौपानीले पनि जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ मिरा राणाको स्वर र मञ्चीय प्रस्तुति विशेष गरेर नेपाली रङ्गमञ्चमा गीत गाएर वा नाचेर गीत गाउने शैलीको विकास गर्ने गायिकाको रूपमा मिरा राणाको सम्झना हुन्छ मिरा राणापछि अन्य गायिकाहरूले पनि क्रुनर शैलीमा गीत गाउने वा मञ्चमा नाच्ने शैलीका गीतहरूको विकास गरेका छन् सुकमित गुरुङ कुन्ती सुन्दास त्यसपछि आएका कलाकारहरूमा मञ्चलाई आफ्नो किसिमले सम्हाल्न सक्ने गायिकाको रूपमा चिनिन्छ सिके रसाइलीको अत्यन्त शैलीबद्ध गीतलाई रेडियो नेपालका लामो समयका धार्मिक कार्यक्रमका सञ्चालक पुरुषोत्तम सापकोटाको यो रचनालाई मिरा राणाको स्वरले कस्तो न्याय गरेको छ बे मी गायू मन को मजीनी म गीत कसी ली गायू कथा कथा मुटु मा से नसै नस था छाया पुरुषोत्तम सापकोटाको शब्दमा सिके रसाइलीको सङ्गीतमा सिके रसाइलीको सङ्गीत जस्तै मधुरो स्वरमा मिरा राणाको आवाज गायिका मिरा राणाले हिजो ललितपुरको यावला खेलमा जावला खेल र धोबीघाटको बीचमा रहेको यावला खेलको सरस्वती मन्दिरमा लोकबहादुर लोकबहादुर शाक्यका सङ्गीतमा रहेका गीतहरू सुभाषचन्द्र ढुङ्गेलका भजन दिवाकर खड्गा प्रमिला रिजाल देविका वन्दना सङ्गीता साकेले गाएका गीतहरूको एल्बमलाई उहाँले विमोचन गर्नुभयो मेरा राणा यसरी हिजो जन्मदिनको पूर्व सन्ध्यामा यसरी झुल्किँदा धेरै उनका शुभेच्छुकहरूले उन उनले बोल्दै गरेको सुन्न पाए एउटा रमाइलो संयोग नै हो हिजो नै बलिउडकी चर्चित अभिनेत्री स्मिता पाटिलको पनि जन्मदिन थियो जो विश्वको चर्चित सिने उद्योगमा सबभन्दा कम उमेरमा निधन हुने गायिका मध्ये एक हुन् यस मात्र नभइकन बलिउडकी चर्चित अभिनेत्री स्मिता पाटिल फ्रान्सको पेरिसमा फ्रान्सकी चर्चित अभिनेत्री ज्या मारिया र फ्रान्सवा त्रुफोद्वारा रेस्ट्रोपेक्टिभका रूपमा वा हिन्दी फिल्मको पुनरावलोकन स्मिता पाटिलबाट सुरु भएको थियो र ज्या मारिया विश्वकी चर्चित अभिनेत्री जसलाई संसारकी सुन्दरी अभिनेत्री मध्येमा नम्बर दुईमा गनिने गर्छ उनले स्मिता पाटिललाई उनको चलचित्र हेरेपछि उनको गालामा एक चुम्बन गर्न अनुमति मागेकी थिइन् ती सर्वश्रेष्ठ अभिनेत्रीका बारेमा अमिताभ बच्चनले लेखेका छन् मलाई अचम्म लाग्छ स्मिता पाटिलको अनुभौतिक स्तर र ज्ञानका बारेमा उनले एक दिन मलाई फोन गरिन् र सोधिन् रातिको समय थियो र भनिन् अमितजी मैले तपाईँलाई डिस्टर्ब गरेँ म क्षमा चाहन्छु एउटा नराम्रो सपना देखेँ तपाईँलाई सन्चो त छ भनेर स्मिता पाटिलले अमिताभ बच्चनलाई सोधेछन् तर अमिताभ बच्चनले म ठिकै छु म सुटिङमा व्यस्त छु भनेर भनेछन् तर त्यसको भोलिपल्टको दिन अमिताभ बच्चनको कुल्ली फिल्मको सुटिङमा दुर्घटना भएछ स्मिता पाटिल तिस वर्षको उमेरसम्म बाँचेर एकतिसौँ वर्षमा एउटा सन्तान जन्म दिएर निधन भएकी थिइन् कलाकारको कुनै राष्ट्र भूगोल हुँदैन तर अभिनयको सीमामा स्मिता पाटिल जतिको प्रतिभाशाली अभिनेत्री बलिउडले पनि पाउन नसकेको कुरा धेरै फिल्म समीक्षकहरू स्वीकार गर्छन् यसै गरी भोलि गायिका ज्ञानु राणाको जन्मदिन परेको छ हामी अवश्य पनि भोलिको विशेष कार्यक्रममा ज्ञानु राणासँग कुराकानी गर्नेछौँ अब आजको मीरा राणाको जन्मदिनको प्रसङ्गमा एउटा गीत जो मिरा राणा स्वयंले पनि मञ्चमा गाउनका लागि निकै अभ्यास गर्नुभएको थियो र अभ्यासका क्रममा उहाँले सङ्गीतकार र यस गीतका गीतकारलाई बारम्बार सम्झिनु भएको थियो रुसी सांस्कृतिक केन्द्रको मञ्चमा इस्वी सम्बर दुई हजार सातको अगस्त महिनाको सात तारिकका दिन मिरा राणाले यो गीत मञ्चमा गाउनुभएको थियो दिव्य खालिङको शब्द र सङ्गीतमा बिर्सिएर मैले फेरि मायालुलाई सम्झिदिएँ मेरो प्यारो र निकै प्रतीक्षारत गीतको लागि मुरी मुरी धन्यवाद भनेर तोरी लाउरेजीले मेन्सन गर्नुभएको छ भने जगन्नाथ तिमिल सिन्हा लेख्नुहुन्छ काठमाडौँ हुँदा नबिराई सुन्ने गरेको अजर अमर गीतहरू सुन्न पाएको छैन पाल्पा हुँदा मिठो सम्झना सबैलाई त्यसै गरी सिरु भट्टराईले पनि काठमाडौँ हुँदा नियमित सुने पनि अहिले सुन्न नपाएकोमा दुःख व्यक्त गर्नुभएको छ यो त्यही गीत हो जसले दिव्य खालिङलाई नेपालमा विशेष गरेर रेडियो नेपालको विद्युतीय तरङ्गमा सङ्गीतकार र गीतकारका रूपमा स्थापित गर्न सम्भव भयो मिरा राणाले दिव्य खालिङको पहिलो गीत रेकर्ड गरेर दिव्य खालिङलाई यहाँ लन्चिङ प्याड दिएकी थिइन् मिरा राणाको कुरा गर्ने बित्तिकै मैले अघि पनि भने धेरै गीतकारहरूलाई मिरा राणाले मञ्च दिएकी छिन् त्यसमा धेरै गीतकारहरूको सम्झना र सम्मान यथावत छ विक्रम सम्ब दुई हजार तीस सालमा मिरा राणाले भैरव नृत्य दलको नेतृत्वमा पश्चिम जर्मनीमा आयोजित अन्तर्राष्ट्रिय फोक आर्ट फेस्टिभलमा भाग लिएकी थिइन् यस फेस्टिभलमा लोकगीतमा उनले पदक पनि प्राप्त गरेकी थिइन् यसको दुई वर्षअघि विक्रम सम्ब दुई हजार अठाइस सालमा मिरा राणाको विवाह उदयजङ राणासँग सम्पन्न भएको थियो उनीहरूको दाम्पत्य जीवन सुखमय छ र दुवै हरेक कार्यक्रममा सँगसँगै सरेक हुने गर्छन् यति लामो साङ्गीतिक यात्रामा सम्बद्ध भएकी गायिका मेराणासँग हामीले आज यही स्टुडियोमा कुराकानी गऱ्यौँ यहाँले यति लामो नेपाली सङ्गीतमा आफ्नो साङ्गीतिक जीवन बिताउनु भयो कस्तो महसुस गर्नुहुन्छ दिदी मैले त यत्रो यो लामो नै सङ्गीत नै लागि नै राखेको छु है तर मलाई मैले चाहिँ एकदमै गर्नुपर्ने कुरै गरेछु जस्तो लाग्छ म एकदमै आनन्द छु मेरो सङ्गीत मेरो पेसा लिएर सुरुदेखि अहिलेसम्म गाइ नै रहेको छु मेरो आनन्द मेरो जीवन नै सङ्गीत नै हो मलाई एकदमै आनन्दको महसुस हुन्छ केही गुनासै छैन मेरो सङ्गीतमा के भन्नु भाइ म त भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कि मेरा गीतहरू कहीँ कहीँ कोचिएर बस्या होला यहाँले खोजेर चाहिँ यस्तो मिठो मिठो गीतहरू चाहिँ आफूलाई नै मैले यत्रो यति गीत सुन्दाखेरि यस्तो गीतहरू गाएको छ भन्ने कुरा मैले बिर्सिसकेका थिएँ र अहिले तपाईँले मलाई दलको दिलाइदिनु भयो तपाईँलाई नै धेरै धेरै धन्यवाद मैले त तपाईँलाई त भनौँ न नेपालको चाहिँ अमिन शाहनी जस्तो लाग्छ मलाई प्रकाश साहनी इन्डियाको अमिन शाहनी भन्छन् तर म चाहिँ तपाईँलाई त्यो चाहिँ उयो गर्न चाहन्छु तर धेरै धेरै धन्यवाद भाइ तपाईँले मेरो गीतहरू एकदम खोजेर मेरो दर्शकहरूलाई चाहिँ यसरी पस्किदिनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र अन्त्यमा श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ कि मेरो श्रोताहरूलाई यही भन्न चाहन्छु अहिले पनि सङ्गीतको यात्रामा सङ्गीतमा म लागि नै रहेको छु गायिका मात्रै नभएर सङ्गीतका दुई हजार बाहन्न सालदेखि म सङ्गीतमा अनवरत रूपमा मैले सङ्गीत पनि नयाँ नयाँ गीतहरूको कम्पोज गरिरहेको छु मैले यो गीतहरू मेरो स्टुडेन्टहरूलाई मैले सिकाउँदै पनि गरेका छु हुनसक्छ मेरो केही कमी कमजोरीहरू छ यहाँहरूले मलाई सच्याउने अवसर दिनुहुन्छ भन्ने म आशा लिएकी छु यही हो मैले जानेको त केही छैन अझ पनि सिकि नै राखेको छु me now. सङ्गीतकार दीपक जङ्गमको सङ्गीतमा केशव प्रधानको शब्दमा यो गीतसँगै दीपक जङ्गमका शिष्यद्वय शैलेश सिंह र रश्मि अमात्यले यी दुवैको प्रिय गीत बिर्सिएर फेरि मलाई प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ मिराना दिदीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको लाख लाख शुभकामना उहाँले भने जस्तै उहाँका हराएका कोचिएका थन्किएका गीतहरू खोजी गरेर हामी अवश्य पनि अगाडि ल्याउनेछौँ प्राविधिक मित्र सन्दीप सुन्दासको यति अथक प्रयासलाई हार्दिक आभार व्यक्त गर्दै आजको यस कार्यक्रमबाट बिदा हुन्छु बिचार कालज नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज